Música lá. मायालु मुटुले सुन्छ मायालु मुटुको गीत दुई किनार भए पनि हो मायालु मुटु मायाले साँचेको हुन्छ जन्म जन्मको चोट हजार सहे पनि एक दिन त आउँछ माया छ चाहे ढुङ्गाको मन भए Tenta a outra,